भन्ने बानी बानी साना साना बालिका आजको कोपिला भोलिका कर्णधार खाँचो छ अपार हौसला र प्रेरणाको प्रेरणाको साना साना सबै जानकारी गर्छौ हामी साना बाल सँग रमाइलो कुराकानी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्चमा कार्यक्रम बाल आवाज बाल आवाज शुक्रबार दिउँसो तिन बजेको नेपालवाणी समाचार पछि सुन्न नभुल्नुहोला बाल आवाज बाल आवाज अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्फ एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम बाल आवाज आज पनि यो एक हप्ता पछिको लामो समयमा तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा बाल आवाज मार्फत केही कुराहरू गुनगुनाउनको लागि अन एयरमा म सुझा आइसकेकी छु र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि मलाई कन्ट्रोलबाट सहयोग गरिरहनु भएको छ हाम्रो राजदाईले हजुर सुनिरहनु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगा हर्स र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ हामीलाई माया गर्नुभएको छ यसको लागि थ्याङ्क यू सो मच र साथीहरू आज पनि शुक्रबारको दिनमा कार्यक्रम बलावर्स मार्फत तपाईँ केही कुराहरू मसँग मिठा मिठा कुराकानी गर्न चाहनुहुन्छ भने आफ्नो प्रतिभा आफ्नो लेख रचना सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने डायल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर भट्टाभट कल गरेर आफ्नो ट्यालेन्ट चाहिँ देखाउन सक्नुहुन्छ हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ कोही साथीलाई गीत गाउन आउँछ कविता भन्न आउँछ जोक्स भन्न आउँछ अझ साथसाथमा क्यारी गिजर गर्न आउँछ भने पनि ढुक्कसँग हाम्रो स्टुडियोको नम्बर डायल गरेर मसँग मिठा मिठा कुराकानी लगतै आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ है साथीहरू र साथीहरू हामीलाई चाहिँ एट क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु त्यसैले गर्दा साथीहरू तपाईँको लेख लेख रचना सबैको सामु पुर्याउनको लागि सबैको अगाडि तपाईँ कति ट्यालेन्ट हुनुहुँदो रहेछ भन्ने कुरा देखाउनको लागि प्रोग्राम यो साइजमा रहेर हामी तपाईँकै प्रतिभाहरूलाई हेर्ने गर्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस डुवाल गरेर तपाईँ आउँदै गर्नुहोस् र आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनौ त्यसपछि म फेरि आउनेछु रमाइलो देश पाइयो नेपाल पाइयो रमाइलो यो फुल नेपाली चाहियो यो मिठो साङ्गीतिक आवाजसँगै फेरि पनि आइसकेकी छु कार्यक्रम आवाजको साथमा साथीहरू यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ भने डायल गर्दै डायल गर्नुपर्ने हुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न सक्नुहुन्छ साथीहरूको लेख रचना हामी सुन्नेछौँ साथसाथमा मसँग मिठा मिठा कुराकानी गर्न अनि त्यसपछि आफ्नो प्रतिभा देखाउनको लागि रेडी गर्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आएर आफ्नो प्रतिभा सबैको सामु देखाउन सक्नुहुन्छ भन्ने क्रममा यतिखेर भने तिन बजेर एकतिस मिनट गइसकेको छ मलाई सिग्नल आइसकेको छ कि ब्रेक बजाउनुपर्छ भनेर त्यसैले एउटा मिठो आवाज सुनौ त्यसपछि ब्रेकको पालो छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराई पराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new signing education centre Ratnanagar नगर आठ दूरसंचार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन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 हजुर हामी कहाँ branded marble granite marble granite tiles Rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिमचोक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटे खपडा पनि पाइन्छ छोरो पासपोर्ट बनाउँछु भन्छ फोटो खिच्न बजार गएको छु छोरो त आयो भन्छु म अहिले धर्मेन्द्र फोटो ल्याइस् भन्छु म फोटो लिन त पर्सि बोला चाहिँ बा भन्छु म जेवराज भन्छु म जहाँ पाए त्यही लिएर फोटो खिच्न हुन्थेन तैँले नारायणघाट सहिद चौकको सिटी प्लाजाको पहिलो तल्लामा रहेको एसटिसीमा गएर फोटो खिच्यो भने अहिलेको अहिले फोटो पाइन्छ कुरुकको त्यही गयो बरु मोबाइल नम्बर पनि टिप अन्ठानब्बे चार पचास पैतालिस तिन सय उना पचास हो भन्छु म ल फोटो लिनुहोस् बाउले भन्या ठिक रहेछ एसटिसी भन्या त एसटिसी नै रहेछ भन्छु म साथै हामी कहाँ photocopy machine photo printer printer cartridge photo paper कपडामा छाप्ने मेसिन पाइनुका साथै प्रिन्टर मर्मत पनि गरिन्छ गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज एकैछिनको ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाहर्स र यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बालावाज र कार्यक्रम बालावाजको साथमा म सुझा आइसकेकी छु र मलाई कन्ट्रोलबाट यति बेला सहयोग गरिरहनु भएको छ हाम्रो राजदाईले भन्ने क्रममा कोही साथी हुनुहुन्छ अरे लाइनमा ओके राज दाईले फेरि गइसक्नु भयो भनिरहनु भएको छ अघि साथी आउनुभएको थियो साथी तपाईँलाई धेरै बेर वेट गर्नु पर्यो जस्तो लाग्यो मलाई केही छैन फेरि डायल गर्दै गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको प्रतिभा हेर्नको लागि नै तपाईँको लेख रचना सम्पूर्ण साथीभाइ तपाईँ जस्तै साना साना भाइहरूको लागि नै हामीले यस प्रोग्रामलाई नै लिएर आएका छौँ त्यसैले डायल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसमा भन्ने क्रममा यतिखेर पनि मैले एउटा कविता लिएर आएकी छु सफा राखौ सफा राखौ भन्ने बोलको त्यसैले आउनुहोस् सुनौ यो कविता हामीलाई के भन्दैछ के इन्फर्मेसन दिँदैछ भन्दा घर आँगन सफा राखौ चोक सफा राखौँ धरतीलाई फुलाउन पसिना लौ झारौँ स्कुल जाउँ साथीसँगै फुर्तिदार बनी सफा गरौ विद्यालय कक्षा कोठा पनि हात गोडाका नङ काटी कपाल राखौ सफा टिम परे हिँडौ लगाई जुत्ता मोजा दाँत माझ्ने नुहाउने सधैँ गर्नुपर्छ फोहोरबाट टाढै बसौ नत्र रोग सर्छ हजुर साथीहरू पक्कै पनि यो सफा राखौँ भन्ने बोलको कविताले हामीलाई एकदमै इन्फर्मेसन दियो कि हाम्रो कविताले भन्दैछ घर आँगन सफा राखौँ रे स्कुल सफा राखौँ रे हो नि है साथीहरू तपाईँलाई थाहा छँदैछ नि है साथीहरू घर सफा राख्नुपर्छ स्कुल सफा राख्नुपर्छ भन्ने कुरा हाम्रो साथीहरू यति टिपटप हुनुहुन्छ है मलाई थाहा छँदैछ हाम्रो साथीहरू कति सफा हुनुहुन्छ कति हेल्दी हुनुहुन्छ भनेर पक्कै पनि साथीहरू अहिलेको यो टाइममा त झाडा पखाला भन्ने रोग एकदमै फैलेको छ त्यसैले गर्दा आफू केयर हुनु सचेत हुनुहोस् आफ्नो हेल्थको एकदमै ख्याल गर्नुहोला तपाईँ जस्तो साना साना भाइ बहिनीलाई एकदमै यस्तो रोगहरू सरुवा रोगहरू एकदम चाँडो चाँडो सर्न सक्ने सम्भावना हुन्छ त्यसैले गर्दा साथीहरू दाँत माझ्ने नुहाउने सधैँ गर्नुपर्छ अब भोलि त शनिबारको दिन छ होइन स्कुल छुट्टी छ हाम्रो साथीहरूको त्यही कामै त्यही हुन्छ नि होइन नुहाउने लुगा धुने नङ काट्ने यस्तै यस्तै काम गर्नको लागि त हामीलाई शनिबारको दिन बिदा छ नि है त्यसैले गर्दा साथीहरू एकदमै सफा हुनुपर्छ फोहोरबाट टाढै बस्नुपर्छ नत्र रोग सर्छ है साथीहरू अनि स्कुल जानुपर्छ अरे साथीसँगै फुर्तिदार बनेर साथीसँग मिल्नुपर्छ साथीहरू एकदमै साथीसँग मिल्नुपर्छ झगडा गर्नु हुँदैन र साथीहरू इनकेस झगडा परिहाल्यो भने पनि माफी माग्नुपर्छ सरी आइएम सरी भन्नुपर्छ होइन साथीहरू माफी मागेर कोही ठुलो र माफी नमागेर कोही सानो भन्ने हुँदैन त्यसैले गर्दा साथीहरू माफी माग्न पछि हट्नुहुन्न जुन साथी रिसाउनु भएको छ होइन त्यो साथीलाई नै आफूले फकाउन सकिन्छ सरी भने पनि ऊ खुसी हुन्छ कि त्यसैले गर्दा साथीहरू मैले स्टुडियोबाट भनिरहेकी छु साथीहरू यदि तपाईँको साथी रिसाउनु भयो भने ट्याक्क मैले भनेको कुराको फलो गर्नुपर्छ भन्ने क्रममा कोही साथी हुनुहुन्छ अरे लाइनमा त्यसैले कहाँबाट को हुनुहुन्छ आज हामीलाई के ट्यालेन्ट देखाउनुहुन्छ त्यसैले भनौँ हेलो हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ भरतपुरदेखि बेनिसा बस्नेत हजुर बेनिसाजी कति क्लासमा पढ्नुहुन्छ नि सिक्समा सिक्स क्लासमा कुन बोर्डिङमा पढ्नुहुन्छ ओके अनि कस्तो चलिरहेको छ पढाइ बेनिसाको राम्रै छ छ राम्रोसँग पढ्नुपर्छ अनि फ्युचरमा गएर ठुलो मान्छे बन्नुपर्छ है बेनिसा अनि बेनिसा भोलि पर्सि फ्युचरमा गएर के बन्ने प्लान छ के बन्ने एम छ डक्टर बन्ने एम छ अनि मम्मीले सिकाउनु भएको कि डक्टर बन्नुपर्छ छोरी विषयमा गएर भन्ने कि आफैले जानेर म डक्टर बन्ने भन्ने एमलेको ओहो कति ट्यालेन्ट हो हाम्रो बेनिसा त है त्यस्तो डक्टर बन्ने इच्छा लिएको है बेनिसा राम्रोसँग पढ्नुपर्छ हस् अनि खाजा खानुभयो बेनिसा खानुभयो अनि मलाई खै त <laughs> आइहाल्छु नि बेनिसाले बोलाउँदै बोलाउँदैन अनि म कसरी आउने त <laughs> ओके म अब प्रोग्राम सकिन्छ अनि बेनिसाको घर आउँछु है खाजा खानको लागि हस् हो थ्याङ्क यू सधैँ सुन्नुहुन्छ हो ओके अनि कस्तो लाग्छ बेनिसा प्रोग्राम राम्रो लाग्छ ओके थ्याङ्क यू बेनिसा मैले मक्क पारेको हो कि <laughs> ओके अनि बेनिसा अनि आज के सुनाउने दिदीलाई जोक सुनाउने ओके स्टार्ट गर्नुहोस् है त एकादशीमा एउटा तिनवटा केटा थियो होइन तिनवटा केटा चाहिँ मरेपछि के भन्ने भने चाहिँ अनि सुरुकोले भने चाहिँ म त मरेपछि त मौरी बन्ने हो अर्को घरको फुलको रसरी चोरी चोरी खान पाइन्छ भनेर है अर्कोले चाहिँ भने चाहिँ म त मरेपछि त कमिला बन्ने हो अर्को घरमा चिनी चोरी चोरी खान पाइन्छ भनेर है अर्कोले चाहिँ म त मच्छर पनि राम्री राम्री केटीको गलामा चुम्मा खान पाइन्छ भनेर ओके बेनिसा हजुर कसले सिकाएको रमाइलो जोक्स मिसले कस्तो हो कति रमाइलो हो भने आहा ओके बेनिसा हेर त पछाडि पछाडिबाट म मात्रै नहाँसेर कति धेरैजना हाँस्नु भएको कतिजनालाई हँसाउन सफल भयो है बेनिसा अनि बेनिसा अनि आज क कसले सम्झने थ्याङ्क यू अनि त्यसपछि निकिता दिदीलाई निकिता दिदीको परिवारलाई र सबैजनालाई ओके अनि हाम्रो बेनिसालाई चिन्ने नचिन्ने बेनिसाको बेस्ट फ्रेन्ड को बेनिसा हेलो अनिसा ओके अनिसालाई पनि है स्पेसल्ली ओके बेनिसा फेरि फेरि हामीलाई यसरी नै कल गर्दै गर्नुहोस् अहिले पनि छुट्टिन्छ बाई बाई ओके भरतपुरदेखि बेनिसा बस्नेतले कल गर्दै हुनुहुन्थ्यो एक एकदमै इन्ट्रेस्टिङ एकदमै हाँसो लाग्यो मलाई त साथीहरू एकदमै रमाइलो जोक भनेर गइसक्नु भएको छ फेरि पनि कोही साथी हुनुहुन्छ अरे के ट्यालेन्ट देखाउनुहुन्छ ओके राज साथी हुनुहुन्छ लाइनमा ओके हुनुहुन्थ्यो रे जानुभयो कि जस्तो लागिरहेछ मलाई केही छैन तपाईँ पनि यसरी नै आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने हाम्रो बेनी सारे जस्तै गरी जोक्स भनेर सबैलाई हँसाउन चाहनुहुन्छ भने ड्याल गरिहाल्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा भन्ने क्रममा यतिखेर भने एउटा मिठो साङ्गीतिक आवाज सुनाऊ त्यसपछि म फेरि आउनेछु नेपालीका हामी यो देशका कर्णधार भने यो सुमधुर आवाजसँगै अब भने कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तिन बजेर पचास मिनट गइसकेको छ कन्टेन्टबाट राजदाईले विदा माग्नुपर्छ भन्ने सिग्नल मलाई अघि नैदेखि गरिरहनु भएको छ त्यसैले गर्दा साथीहरू केही छैन अर्को हप्ता तपाईँको प्रतिभा हेर्न मकै म पक्कै पनि आउनेछु भन्दै र आज हामीलाई कल गर्नुहुने भरतपुरदेखिबाट बेनिसा बस्नेत लाई पनि थ्याङ्क्स अलट भन्दै र हामीलाई एक सय चार थुप्रो पाँच मेगाहर्सको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर सुनेर साथ दिनुभएको छ यसको लागि पनि थ्याङ्क यू सो मच र स्पेसली मलाई कन्ट्रोलबाट सहयोग गर्नुहुने हाम्रो राजदाई प्रति पनि आभार प्रकट गर्दै अर्को हप्ता तपाईँको रेडियो सेटमा मोबाइल सेटमा फेरि पनि बाल आवाज मार्फत तपाईँको प्रतिभा हेर्न तपाईँसँगै बसेर मिठा मिठा कुराकानी गर्न म सुजा डेफिन इन्टरनेटले उपस्थित हुने बाछा गर्दै आजको लागि भने कार्यक्रम बालावजबाट म छुटिन्छु हवस् त नमस्ते रेडियो अर्पण एक सय चार थोप्लो पाँच megahertz Chitwan valley plotting तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो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 लाने भने होइन ओ साँच्ची हो त आज तिम्रै पालो हो नि ओके लेट्स मुभ ए कुरो यस्तो पो त्यसो भए म पनि हिँडेँ बुलेट किन्न रोयल इनफिल्ड बुलेट बाइकको चितवनको एकमात्र आधिकारिक विक्रेता यति अटोमोबाइल रत्नगर दुई टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय उनासाठी मोबाइल अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय साठी र अन्ठानब्बे एक बाहन्न शून्य तेइस बयानब्बे साथै हामी कहाँ फाइनान्स को सुविधा पनि उपलब्ध छ शत प्रतिशत ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार